तमलोपाको कार्यालयमा बसेको मोर्चाको बैठकले धेरै नागरिक छुटेकाले मतदाता संकलनको म्याद एक महिना थप गर्न माग गरेको हो बैठकमा सहभागी सद्भावनाका अध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार मोर्चाले संविधान सभाबाटै मात्रै संविधान बनाउनु पर्ने भएकाले जसरी पनि मंगसिर चारमा नै चुनाव हुनुपर्नेमा मोर्चाले जोड़ दिएको छ मोर्चाले जातीय पहिचान सहितको प्रदेश बन्नुपर्ने अडान राखेको छ त्यस्तै जनसंख्याको आधारमा तराई मधेसमा निर्वाचन क्षेत्र कायम गर्न समेत मोर्चाले माग गरेको छ बैठकमा सद्भावनाबाट कणपाध्यक्ष उपाध्यक्ष नरसिंह चौधरी नवल किशोर शाह मनिष सुमन तमलुपाबाट त्रिपाठी फोरम लोकतान्त्रिकबाट विजय गक्षधार उपाध्यक्ष रामेश्वर राई यादव महासचिव जितेन्द्र देव तमलोपा नेपालबाट महेन्द्र राई यादव उपाध्यक्ष ब्रिज किशोर सिंह महामन्त्री दानबहादुर चौधरी र फोरम गणतान्त्रिकबाट राजकिशोर यादव बेपी यादव अकबाल अहमद शाह लगायत सहभागी थिए संविधानसभा निर्वाचनको सुनिश्चितताको माग गर्दै सद्भावना आनन्द देवी नेतृत्वमा रहेका दलहरूले सरकारको ध्यानकर्षण गराउने भएका छन् दलहरूले आज दिउँसो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् सद्भावना आनन्द देवीका अध्यक्ष सरिता गिरीले चुनावको सुनिश्चितता चुनावी सुरक्षा लगायतका माग राखेर दवाब दिन लागेको जानकारी दिनुभयो चितवनका अस्पतालहरूमा भाइरल ज्वरोका बिरामीको चाप हत्ते बढेको छ गएको महिनामा भन्दा करिब चालिस प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो बिरामीको चाप बढेपछि भरतपुर अस्पतालमा भुइँमाने राखेर बिरामीको उपचार गर्न बाध्य भएका छन् अस्पतालको मेडिकल वार्डको रेकर्ड अनुसार पनि भाइरल ज्वरोका बिरामी अत्याधिक रहेको पाइएको छ अस्पतालको मेडिकल वार्डमा रहेको एकाउन्न सय मध्ये करिब तीस सयमा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालको स्टाफ नर्स विनिता सुवेदीले बताउनुभयो अहिले सो अस्पतालका भुइँ बिरामीले भरिएका छन् सुरुमा ज्वरो आउने रुगा लाग्ने छाती दुख्ने टाउको दुख्ने पखला लाग्ने र बान्ताउने लक्षण बिरामीमा देखिएको छ चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्याधिक भएको अस्पतालले जनाएको छ असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारीले बताउनुभयो कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा प्रसारण लाइनको अभावमा पाँच करोड़ युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ प्रति युनिट दस रुपियाँको आधारमा यसको उपभोक्ता मूल्य पचास करोड़ हुन्छ वर्षातको केही महिना जलविद्युत आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुने तर केही ठूला आयोजनाको विद्युत प्रसारण लाइनले थेग्न नसक्ने हुँदा हरेक वर्ष खेर जाँदै आएको छ वर्षातको समय बिजुली उत्पादन उत्पादन बढे पनि आपूर्ति गर्न नसक्दा दैनिक दुई घण्टा लोडसेडिङ हुने गर्दछ कम क्षमताको प्रसारण लाइन रहेको कारण पश्चिममा काली गण्डकी र मर्सान्दीको बिजुली खेर जाने गरेको छ भने पूर्वमा चिलिमे सुनकोशी र इन्द्रावतीको विद्युत पनि खेर जाने गरेको छ भक्तपुरको थप दुईवटा फार्ममा कुखुरामा बर्ड फ्लू फेला परेको छ बर्ड फ्लू पुष्टि भएपछि सो फार्मका कुखुरा राति नै नष्ट गरिएको छ भक्तपुर नङखेल दुईस्थित बलराम कृषिको जेजे फर्म र भक्तपुर नगरपालिका लाकुलाछेका बेमल घिम्सुको पोल्ट्री फर्ममा पालेको कुखुरामा बर्ड फ्लू भेटिएको हो बर्ड फ्लू भएको पुष्टि भएपछि प्राविधिकहरूको टोलीले घिम्सुको फर्ममा रहेको पाँच हजार कुखुरा गैरातीले नष्ट गरेको जिल्ला पशु सेवा कार्यालय भक्तपुरले जनाएको छ कार्यका अनुसार केसीको फर्मको आठ हजार कुखुरा पनि आज नष्ट गर्ने तयारी गरिएको छ केसीको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 पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटुडा वीरगंज सड़क खण्ड खुल्ला रहेको छ नारायणगढ मोगलिन सड़क खण्ड मुगलिन ओपिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमोली पोखरा सड़क खण्ड र नानगढ प्रासे बोटो सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबर को खबरको साथमा forty point four digital colour lab and digital flex print Ratnanagar एक सौ र चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक अब अन्तर्राष्ट्रिय समाचार विश्व युवा दिवसलाई ध्यानमा राखी आन्दोलन स्थगित गरेका ब्राजिलका सर्वसाधारणले फेरि प्रदर्शन थालेका छन् ब्राजिलको रियो दि जेनेरियो र साउ पाउलो शहरका गभर्नरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गर्दा थुप्रै घाइते भएका छन् प्रदर्शनकारीले शहरका पसल तोडफोड गर्नुको साथै गाडी माग्जाने गरेका छन् प्रदर्शन दबाउन आदेश दिएको भन्दै गवर्नरको राजीनामा माग गरिएको हो गत जुन दुईमा साओ पाउलो शहरमा गरेको सार्वजनिक यातायातको भाडा वृद्धिपछि ब्राजिलभर विरोध प्रदर्शन चर्किएको हो इजरायल र प्यालेस्टाइन मध्यपूर्वमा शान्ति स्थापनाको लागि आगामी नौ महिनाभित्र निर्णायक सम्झौतामा पुग्ने भएका छन् यस कुराको पुष्टि अमेरिकी विदेश मन्त्री जोन केरीले गरेका हुन् आगामी दुई हप्ताभित्र इजरायल र प्यालेस्टाइन मध्ये कुनै एक ठाउँमा द्विपक्षीय वार्ता हुने केरीले बताएका छन् सो वार्ता सबै प्रमुख मुद्दामा केन्द्रित हुने जनाइएको छ अमेरिकामा आयोजित प्रेस कन्फरेन्समा केरीसँगै इजरायली न्याय मन्त्री सीपी लिवनी र प्यालेस्टाइनी वार्ताकार साइब एराकात पनि सहभागी थिए प्रेस कन्फरेन्समा केरीले बाटो कठिन भएको भन्दै त्यसलाई सहज बनाउन दुवै देशका सम्मानित वार्ताकारहरू सफल हुने विश्वास व्यक्त गरे वाशिङटनमा भएको कुराकानी रचनात्मक र सकारात्मक भएको भन्दै केरीले वार्तालाई यस अवस्थासम्म पुर्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन राष्ट्रपति मोहम्मद अब्बासले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छनृ खेल समाचार दक्षिण अफ्रिका र श्रीलंका बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ श्रीलंकाले श्रीलंकाले श्रृंखला तीन एकले जितिसकेकाले आजको खेल पाउन टोली दक्षिण अफ्रिकालाई प्रतिष्ठाको लागि मात्रै हुनेछ श्रृङ्खला आफ्नो पक्षमा पारिसकेको घरेलु टोली श्रीलंका आज पनि जित आत्मसात गर्ने कोशिशमा रहनेछ श्रीलंकाले पहिलो दोस्रो र चौथो तथा दक्षिण अफ्रिकाले तेस्रो खेल जितेको थियो खेल नेपाली समयअनुसार प्रेमदास स्टेडियममा दिउँसो पौने तीन बजेपछि शुरू हुनेछ श्रीलंका बसाइका क्रममा दक्षिण अफ्रिकाले तीनवटा टी ट्वेन्टी श्रृंखला तला क्रिकेट श्रृङ्खला पनि खेल्नेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादी निकट युवा संगठन वाइएसएलद्वारा गरेको बन्द स्थगित साँझ पाँच बजेसम्म पक्राउ परेका कार्यकर्ता रिहाईको लागि प्रशासनलाई अल्टिमेटम संविधान सभाबाट संविधान जारी गर्नुपर्ने लोकतान्त्रिक मधेसी मोर्चा बैठकको निष्कर्ष चितवनका अस्पतालहरूमा भाइरल ज्वरो बिरामीको चाप बढ्यो ब्राजिलको रियो जेनेरो र पाउलो पाउलोसरका गभर्नरको राजीनामा माग गर्दै ब्राजिलका सर्वसाधारणद्वारा प्रदर्शन इजरायल र प्यालेस्टाइन मध्यपूर्वमा शान्ति स्थापनाको लागि आगामी नौ महिनाभित्र निर्णायक सम्झौतामा पुग्ने सम्भावना र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार